विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अरियाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि नेपाल आउँदै भ्रमण फलदायी बनाउन सरकारद्वारा उच्चस्तरीय परामर्श आरम्भ व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको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 विज्ञहरूसँग सरकारले श्रृंखलाबद्ध परामर्श थालेको छ सरकारले सत्ता साझेदार दल नेपाली कंग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख प्रतिपक्षी राजनीतिक दल दल ए नेकपा माओवादी सरकार र सदनबाट बाहिर रहेका नेकपा माओवादी राप्रपा नेपाल राष्ट्रिय जनमोर्चा मधेसी जनअधिकार फोरम नेपाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक तराई मधेस लोकतान्त्रिक पार्टी लगायत दलसँग आज छलफल गर्दैछ परराष्ट्र मन्त्री महेन्द्र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाको उपस्थितिमा गत शुक्रबार पूर्व गृह सचिव एवं वाणिज्य तथा आपूर्ति सचिवहरूसँग परराष्ट्र मन्त्रालयमा बैठक बसेको थियो बैठकमा सीमा सुरक्षा अपराधिक गतिविधि नियन्त्रण वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयका साथै भारतसँगको व्यापार घाटा कम गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनका उपायबारे पूर्व सचिवहरूले सुझाव दिएका छन् भारतले छिमेकीहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने घोषणा गरेको सन्दर्भमा एजेण्डा तय गर्न पनि परामर्श बैठक उपयोगी हुने भएकाले सरकारवाला सबैको राय सुझाव लिएर अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ दिउँसो एक बजेपछि बस्ने आजको बैठकमा सरकारको काम कार्यवाही संसदीय दलले निभाउनुपर्ने भूमिकाका बारेमा छलफल हुने बुझिएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको हिजोको बैठकमा सरकारमा सहभागी मन्त्रीहरूले खेलेको भूमिका र बजेटका विषयमा सभासदहरूले असन्तुष्टि व्यक्त गरेका छन् बैठकमा बोल्ने सभासदले बजेटमा पार्टीको प्रभाव कम भएको सरकारका काम कार्यवाही सुस्त रहेको भन्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको आलोचना गरेका छन् बाँकी रहेका सदस्यले आज आफ्नो धारणा राख्नेछन् ऊर्जा मन्त्री राधा गेवाली कृषि मन्त्री हरिप्रसाद पराजुली र भूमि सुधार मन्त्री दलबहादुर राणाले आ आफ्नो मन्त्रालयमा गरेको कामको प्रगति विवरण बैठकमा प्रस्तुत गरेका थिए व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको बैठक शुरू भएको छ सिंहदरबारस्थित संसद सचिवालयमा शुरू बैठकमा समितिको कार्यक्षेत्रमा देखिएको विवादका विषयमा छलफल हुँदैछ बैठकमा समितिको कार्यक्षेत्र स्पष्ट नभएकाले त्यस विषयमा छलफल जारी रहेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभएको छ समितिको नाम सुशासन तथा अनुगमन राखिए पनि त्यसको काम कर्तव्य र अधिकार क्षेत्र सानो रहेको भन्दै समितिमा सदस्यहरूले कुरा उठाउँदै आएका छनृ नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक असैमा भर्ना खुलेको छ खुल्लातर्फ दुई सय चालिस आदिवासी जनजातितर्फ छैसठी मधेसीतर्फ सन्ताउन्न महिलातर्फ चालिस दलिततर्फ तीस तर्फ एघार र अमर प्रहरी तथा सशक्त अशक्त प्रहरी परिवारका लागि नौ सीट गरी चार चार सय त्रिपन्न सीटमा भर्ना आह्वान गरिएको छ साउन पाँच गतेदेखि भदौ चार गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फारम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ काठमाडौँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरीबाट दरखास्त फारम लिन सकिने बताइएको छ नेपाल प्रहरीको website W dot dot GOV dot एनपीबाट पनि फारम डाउनलोड गर्न सकिने बताइएको छ त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएको र अठार वर्ष पूरा भई चौबिस वर्ष ननागेको व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो सरकार र शिक्षक संगठन सरकार र शिक्षक संघ संगठन बीच सहमति जुट्न नसक्दा संशोधित आठौं शिक्षा ऐनको मस्यौदा संसदमा पेश गर्न ढिलाइ भएको छ अस्थायी शिक्षाको समस्या पेन्सन र उपादान लगायतका विषयमा कुरा नमिल्दा ऐन बनाउने प्रक्रियामा ढिलाइ भएको छ सरकारले यसअघि नै संसदमा एनको मस्यौदा लैजाने तयारी गरेको थियो संसदमा पेश गर्नुअघि शिक्षक संघ संगठनका प्रतिनिधिसँग भएको छलफल टुङ्गोमा पुग्न नसक्दा थप प्रक्रिया अगाडि बढ्नै नसकेको हो शिक्षकहरूका समस्या सम्बोधन हुने गरी एनमा व्यवस्था गर्न शिक्षक संघ संगठनले माग गर्दै आएका छनृ तर आर्थिक स्रोत जुटाउन कठिनाई भएको भन्दै शिक्षा मन्त्रालयले यसलाई टुंग्याउन भने सकेको छैन ऐनको टुङ्गो नलाग्दा विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गर्न तथा सरकार र शिक्षक बीचको सम्झौता कार्यान्वयन गर्न समस्या भएको छ ऐन नबन्दा कक्षा बाह्रसम्मलाई विद्यालय शिक्षा बनाउने व्यवस्था अलमलमा परेको छ एन पास भए लगत्तै सरकारले बाह्र कक्षासम्मलाई विद्यालय तह बनाएर कक्षा दशको परीक्षा क्षेत्रीय तहमै र कक्षा बाह्रको परीक्षा राष्ट्रिय रूपमा गर्ने तयारी गरेको छ एन बन्न ढिलाइ हुँदा शिक्षा क्षेत्रमा समस्या बढ्दै गएको नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले बताउनु भएको छ डोटीको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 तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बिहानदेखि घाम लाग्न सक्ने विभागको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार युक्रेनमा दुर्घटनाग्रस्त मलेसियन जहाजहरू समर्थक विद्रोहीले खसालेको विषयलाई लिएर रूसी राष्ट्रपति भ्लादिमिर पुतिनलाई चौतर्फी दबाव बढ़ेको छ रूसको संरक्षणमा युक्रेनमा विद्रोह गर्दै आएका पृथकतावादीहरूले विमान नखसालेको दावी गरे पनि रूसमाथि अन्तर्राष्ट्रिय दबाव बढ़ेको छ यो बीचमा विभिन्न देशमा राष्ट्र प्रमुखले रूसी राष्ट्रपतिलाई टेलिफोन मार्फत सो विमान दुर्घटनाको छानबिन गर्न सहयोग गर्न दबाव दिएका छनृ नेदरल्याण्डसका राष्ट्रपति मार्क रूटले टेलिफोन गरी विमान दुर्घटनाबारे जाँचबुझ गर्ने विषयमा गम्भीर हुन पुतिनलाई आग्रह गर्नुभएको छ यस्तै जर्मन चार्ल्स एंगेला मार्केलले पनि पुटिनलाई टेलिफोन गरी सो दुर्घटनाबारे सत्य तथ्य सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ यस्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले एक विज्ञप्ति जारी गरी विमान दुर्घटनाबारे छानबिन गर्न पुगेको टोलीलाई रूस समर्थक विद्रोहीले रोकेको प्रति आपत्ति जनाउँदै रूसको ध्यानकर्षण गराउनु भएको छ उता मलेसियामा रूसी राष्ट्रपतिलाई अपराधीको संज्ञा दिँदै प्रदर्शन जारी भएको छ बिहिबार नेदरल्याण्डसबाट मलेसियाका लागि उडेको जहाज युक्रेनमा दुर्घटनाग्रस्त हुँदा दुई सय अन्ठानब्बे जनाको मृत्यु भएको थियो इजरायली सेनाले जारी राखेको हमास विरूद्धको कार्यवाहीमा मारिनेको संख्या तीन सय तीस नागेको छ इजरायलले विवादित गाँजा क्षेत्रमा हमास विद्रोही विरूद्ध करिब दस दिनदेखि जारी राखेको कार्यवाहीमा मारिने तीन सय भन्दा बढ़ी सर्वसाधारण नागरिक रहेको अधिकारीहरूले जनाएका छन् शुक्रबारदेखि नै स्थल हमला शुरू गरेको इजरायलले गाजापट्टिमा निरन्तर हमला जारी राखेको छ हमास विद्रोही सुरुङ मार्ग हुँदै इजरायल प्रवेश गर्न लागेको भन्दै इजरायलले हवाई हमला रोकेर स्थल कार्यवाही शुरू गरेको थियो हमास विरूद्धको कार्यवाहीमा आफ्ना दुई सैनिकको मृत्यु भएको इजरायली सेनाका प्रवक्ताले जनाएका छन् इजरायलले हमास विरूद्ध कार्यवाही कड़ा पार्ने भन्दै गाजाका नागरिकलाई शहर छोड्न चेतावनी दिएको छ हमासले इजरायललाई केन्द्रित गर्दै रकेट आक्रमण जारी राखे पनि इजरायली सेनाले रकेटलाई आकाशमै निश्चेत पारेकाले इजरायलमा ठूलो क्षति हुन नपाएको बीबीसीले जनाएको छ इजरायली सेनाको कार्यवाहीका कारण गाजा क्षेत्रमा चार हजार घर परिवार विस्थापित भइसकेका छन् इजरायल र प्यालेस्टाइनलाई युद्धविराम गर्न परेको अन्तर्राष्ट्रिय दबावले खासै असर नगरेको अधिकारीहरूको भनाइ छ अन्त्यमा खेल समाचार दक्षिण अफ्रिका विरुद्धको टेस्ट क्रिकेट प्रतियोगितामा श्रीलंकाले मध्यम प्रदर्शन गरेको छ पाँचौं दिनको पूरा खेल बाँकी रहँदा श्रीलंकालाई जित्न अब दुई रनको आवश्यकता छ भने उसको नौ विकेट बाँकी रहेका छनृ अफ्रिकाले पहिलो पारीमा चार सय पचपन्न रन दोस्रो पारीमा दुई सय छ रन बनाएको छ श्रीलङ्काले पहिलो पारीमा दुई सय बयानब्बे रन जोडेको थियो दोस्रो पारी खेलिरहेको श्रीलङ्काले एक विकेट गुमाउँदै एक सय दस रन बनाएको छ अहिले सभा दस बजेदेखि शुरू हुने खेलमा श्रीलङ्काका कुमार सङ्घाकाराले अन्ठाउन्न तथा कुशल सिल्भाले व्यक्तिगत सैतिस रनबाट पाँचौं दिनको खेल अगाडि बढाउने भएका छन् बिहान दस बजेको अर्पण समाचारबाट बिताउनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि नेपाल आउँदै भ्रमण फलदायी बनाउन सरकारद्वारा उच्चस्तरीय परामर्श आरम्भ व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको बैठक शुरू नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दै युक्रेनमा मलेसियन जहाज रुस समर्थक विद्रोहीले खसालेको विषयलाई लिएर रुसी राष्ट्रपति पुतिनलाई चौतर्फी दबाव इजरायली सेनाले गरेको हमास विरूद्धको कार्यवाहीमा मारिनेको संख्या तीन सय तीस नाग्यो र दक्षिण अफ्रिका विरूद्धको टेस्ट क्रिकेट प्रतियोगितामा श्रीलंकाको मध्यम प्रदर्शन हौस् त यसका साथै बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी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 चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line chowk Narayangarh phone zero